त्यति बेला राजनी तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी आउने गर्छौँ र विशेष गरी तपाईँको माझमा रहेर नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका सदाबहार आधुनिक गीत सङ्गीतहरू प्रस्तुत गर्ने गर्छौँ र आज यो श्रृङ्खला हो र आधुनिक यात्राको आजको श्रृङ्खलामा मैले केही समय अगाडि बजारमा आएका नेपाली सुगम सङ्गीतका निकै नै उत्कृष्ट गीतहरू लिएर आएको छु र आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो आवाजबाट सहीमा एल्बममा समावेश रहेको गीत हो सहीमा श्रेष्ठको सुमधुर स्वरमा स्वर श्रृङ्गार वार्यवा मधुरैया zu Nigene a s h मधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका सदाबहार रूपमा बज्ने यिनै गीत सङ्गीतहरू तपाईँको माझमा हामी कार्यक्रममा प्रस्तुत गर्ने गर्छौँ र आज पनि यस्तै गीत सङ्गीतहरू विषयहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा आवाजलाई नै तपाईँको माझमा जोड्न चाहन्छु नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चा बटुल्न सफल भएको आवाज पनि हो त्यसो त दिपक लिम्बू तपाईँले नचिनेको नाउँ पक्कै पनि होइन हुनै सुमधुर स्वरका धनी गायक दिपक लिम्बूको स्वरमा सजिएको गीत तपाईँको माझमा राख्छु आधुनिक यात्राको यो श्रृङ्खलामा मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ मुटु माग्यो तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ मै मर तिमीलाई कसले माया गर्छ दिउ कि भनी खोजी हेरे पाइन मुटु दुईटा दिउ कि भनी खोजी हेरे पाइन मुटु दुईटा तिमीलाई माया गर्ने असम्मै हो एउटा तिमीलाई माया गर्ने कसमै हो एउटा मेरी माँ संसार नहेरौँला जलेको कलेजो कहिले नफेरौँला बरु लैजाउँ आँखा संसार नहेरौँला जलेको कलेजो तिमीले मैले भाँच्नुपर्छ मै मैले तिमीलाई कसले माया गर्छ निकै नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ दिपक लिम्बूको स्वरमा आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो पनि एक सय चार थप्लो पाँच मेगा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको श्रृङ्खलामा रहेर यस्तै यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ कहिले निकै नै पुराना पुराना गीत सङ्गीत राख्छौँ त कहिले भर्खरै बजारमा आएका अनि कहिले जुन गीत सङ्गीत चर्चामा रहे ती गीत सङ्गीत तपाईँको माझमा राख्छौँ चाहे नयाँ चाहे पुरानो सबै खाले गीत सङ्गीतलाई हामी आधुनिक यात्राको व्यवसायमा तपाईँको माझमा राख्छौँ र विशेष विशेष गरी विशुद्ध रूपमा आधुनिक गीत सङ्गीत प्रस्तुत गर्छौँ यो पनि तपाईँलाई थाहा नै छ र आधुनिक यात्राको श्रृङ्खलामा म धेरै बोल्दिनँ तपाईँलाई गीत सङ्गीत नै धेरैभन्दा धेरै सुनाउने मेरो चाहना छ तपाईँको पनि सुन्ने चाहना छ र त्यसैले पनि फेरि पनि यति बेला तपाईँको माझमा राख्न चाहन्छु अध्याय तिन एल्बममा समावेश रहेको गीत नरेन्द्र प्यासीको सुमधुर स्वरमा तिम्रो र मेरो मायाको इतिहास लेखाउनु छ भनेर यस्तो पो हुन्छ माया भनेर दुनियाँलाई देखाउनु छ तिम्रो र मेरो मायाको इतिहास लेखाउनु छ बदनाम गरे मायाकै बदनाम गरे माया मलाको दागयो हामीले मेटाउनु छ माया मलाको दागयो हामीले मेटाउनु छ यस्तो पो हुन्छ माया भनेर यस्तो पो हुन्छ माया भनेर दुनियाँलाई देखाउनु छ तिम्रो र मेरो सम्झी पुजौला देउतै सम्झी पुजौला ढुङ्गै भए नि माया देउतै सम्झी पुजौला मेरो मायाको इतिहास लेखाउनु छ यस्तो पो हुन्छ माया भनेर दुनियाँलाई देखाउनु छ निकै नै मिठो भाका मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्समा र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ त्यसो त भर्खरै बजारमा आएका गीत सङ्गीतलाई मात्र आधुनिक यात्राको यो श्रृङ्खलामा प्रस्तुत गर्छौँ भन्न खोजेको चाहिँ पक्कै पनि होइन हरेक खाले गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ कहिले निकै नै नयाँ नयाँ जुन भर्खरै बजारमा आएका छन् ती गीत सङ्गीतहरू राख्छौँ तपाईँको लागि त कहिले पुराना पुराना जुन गीत सङ्गीत अहिले नेपाली सुगम सङ्गीतको फाँटमा त्यति सुनिएको छैन त्यस्ता गीत सङ्गीत राख्छौँ त कहिले नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ र आज पनि मैले केही समय अगाडि सुनिएका बजारमा नै चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छु निकै नै चर्चामा रहेको आवाज पनि हो रमेशराज राज जसले नेपाली सुगम सङ्गीतको फाटमा आफ्ना एल्बमहरू बजारमा लिएर आइसक्नु भएको छ त्यसै गरी नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा पनि उहाँको नाम जोडिसकेको छ यति बेला भने रमेश राज भट्टुराईको शब्द सङ्गीत रहे शब्द सङ्गीतमा अञ्जना गुरुङले आवाज दिनुभएको छ म जिउँछु तिम्रै लागि धेरै आए सके सकेति गर्छु तिम्रै लागि निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खलासँगै हुनुहुन्छ तपाईँ र सुगम सङ्गीतका यिनै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यिनै गीत सङ्गीत सँगसँगै हामी आजको कार्यक्रमको लगभग लगभग अन्त अन्तमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको आजको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुन सुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार एसएलसी एवं टेन प्लस टू पछि कहाँ इटिआईमा बाह्र वर्षदेखि काठमाडौँ बाहिर डाक्टर नर्स एवं प्राध्यापकहरूद्वारा सञ्चालित सर्वोत्कृष्ट संस्था इटिआईमा टेन प्लस टू पछिका ब्रिज कोर्सहरू सञ्चालित भएको जानकारी गराउँदछौँ सञ्चालित कोर्सहरू बिएससी एजी बिभिएस एन्ड ए कृषि एवं भेटनरी कक्षाहरू BSc nursing MBBS BDS engineering SLC दिएर बसेका भाइ बहिनीहरूलाई पन्ध्रौँ समूहमा साइन्स ब्रिज कोर्स नर्सिङ एवं यचेका कक्षाहरू पनि सीमित सिटमा सञ्चालित रहेको जानकारी गराइन्छ टाढाका विद्यार्थीहरूलाई होस्टेलको पनि सुविधा रहेको छ साथमा निशुल्क फर्स्ट एड एवं पाठ्य पनि उपलब्ध छन् प्रमुख कार्यालय भरतपुर दस चौबिस कोटी फोन शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखा कार्यालय टाढी चोक मेरी स्टोभ सँगै शून्य छप्पन्न पाँच बैसठी एक सय त्रिसठी मोबाइल अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी इन एकाडमी रत्ननगर नगरपालिका कार्यालयको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र नागरिकता र फोटो सहितको मतदाता परिचय पत्र वितरण गर्ने कार्य टोली मार्फत निम्न मिति र स्थानमा भइरहेको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ मिति दुई हजार सत्तरी जेठ एक गतेदेखि दुई हजार सत्तरी जेठ दस गतेसम्म स्थान रत्नगर नगरपालिका कार्यालय भवन रत्नगर नगरपालिका